नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एकपछिको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुचिता हमाल अब खबर विस्तारमा अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालालाई चिकित्सकले एक हप्तापछि स्वदेश फर्कन सक्ने बताएका छन् प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले उहाँलाई दिइएको रेडियोथेरापीको क्लिनिकल र रेडियोलोजिकल परिणाम निकै उत्कृष्ट रहेको भन्दै न्यूयोर्कमा झण्डै एक हप्ताको आरामपछि कोइराला घर फर्कन सक्षम हुने बताएको प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले जानकारी दिनुभयो रेडियोथेरापी पछिको परामर्श र छातीको एक्सरेका लागि अस्पताल पुगेका बेला डाक्टर योगीले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकसँग उहाँको स्वास्थ्य अवस्थाबारे छलफल गरेको अमेरिकामा रहेको नेपाली स्थायी नियोगले जनाएको छ फोक्सोमा सेतो दाग देखिएपछि असार दुई गते अमेरिका पुगेका प्रधानमन्त्रीको उपचारका क्रममा न्यूयोर्कमा रहेको मेमोरियल स्लोन केट्रिन क्यान्सर सेन्टरमा पाँच चरणमा रेडियोथेरापी गरिएको थियो नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतगणना अहिले केबीरबाट शुरू हुने भएको छ बिहानै सम्पन्न भएको मतदानको एघार बजीबाट मतगणना गर्ने कार्यक्रम रहेको भए पनि केही बेरबाट मात्रै मतगणना शुरू हुने भएको छ मतगणना त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा मतगणना शुरू हुनेछ बिहान तीन बजे सम्पन्न भएको मतदानमा दुई मत खसेको इमाले सुनाएको छ जसमा दुई हजार एक मतमध्ये बाइस मत मात्रै नखसेको हो केही प्रतिनिधिको परिचय पत्र हराएको र कोही रातिको समय भएकाले भोट हाल्न नआएको जनाइएको छ हिजो साँझ साढे पाँच बजेदेखि शुरू भएको मतदान बिहान तीन बजेसम्म चलेको थियो नयाँ नेतृत्वका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले खड़ा गरेको प्यानल अनुसार मतदान भएको थियो एक सय सदस्यीय केन्द्रीय कमिटिका लागि दुईवटा प्यानल र स्वतन्त्र गरी चार सय चौध जना उम्मेद्वार रहेका छन् उन्नाइस गतेबाट काठमाडौँमा शुरू भएको महाधिवेशन पच्चीस गते नै सम्पन्न गर्ने बताइए पनि मतपत्र छापेर निर्वाचन गर्नु परेको र बन्द सत्र लामो समय चलेकाले निर्वाचन प्रक्रिया ढिलो भएको हो एकीकृत नेकपा माओवादीले संविधान निर्माण पार्टीमा देखिएको असन्तुष्टि लगायतका विषयमा आन्तरिक छलफल गरेको छ अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिमपाटमा बसेको स्थायी समितिको बैठकमा एकीकृत माओवादीको नेतृत्वमा गठन भएको संयुक्त मोर्चाको आगामी कार्यदिशा लगायतका विषयमा पनि छलफल भएको थियो त्यस्तै बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा छलफल पनि छलफल भएको बताइएको छ पूर्वी युक्रेनको एक सैनिक अखडामा रसिया समर्थित पृथकतावादीहरूले गरेको रकेट आक्रमणमा परि उन्नाइस जनाको मृत्यु भएको छ सो आक्रमणमा अन्य पचपन्न जना घाइते भएका छन् आक्रमण बिहान सबैले गरिएको युक्रेनी सैनिक प्रवक्ताले बताएका छन् र बोइज युनियन टेक्वान्डो डोजाङले रुसको मस्कोमा भएको पाँचौं विश्व पारा टेक्वान्डो च्याम्पियनशीपका पदक विजेता यादव कुमारलाई सम्मान गरेको छ टीम प्रशिक्षक जनार्जन ढुङ्गेल पनि सम्मानित हुनुभएको छ गुरु पूर्णिमाका अवसरमा आयोजित एक कार्यक्रमका विषय राष्ट्रिय खेलकुद परिषद राखीपका पूर्व उपाध्यक्ष पिता तिमन मन्सनाले उनीहरूलाई सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको हो यादव बोइज युनियनका सल्लाहकार पनि रहेको डोसाङ प्रमुख राजेन्द्र खत्रीले सुनाउनु भएको छ गत जुनमा भएको उक्त च्याम्पियनशीपको पुरूष एकसठी केजी मुनि तल समूहका यादवले रचत जितेका थिए यादव स्विजरल्याण्डको लुसिनमा भएको चौथो संस्करणका काश्य विजेता पनि हुनुहुन्छ हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो सुजिता हमाल बिता नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसएल फेर्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुन्नु हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ टिभी डिप fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश्च होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल